Dilili. ज्यान छ टाढा तै पनि मन आउँदैछ आज खोल्नुहोस् है रेडियो गजल गुन्जन आउँदैछ आज अलिकति भावनाका कुरा अलिकति सिर्जनाका कुरा अनि अलिकति गजलका कुरा कार्यक्रम गजल गुन्जन हरेक बुधबार राति नौ पन्ध्र बजे मात्र रेडियो देवदह एक सय छ थोप्लो छ मेगा हर्समा गजलको विकास स्रष्टा को सम्मान गजल गुंजन को अभियान जो सम्झेर वर्षौँ जिएँ उसैको त भर छैन जसको निम्ति हाँसु पिएँ उसैको त भर छैन जो सम्झेर वर्षौँ जिएँ उसैको त भर छैन जसको निम्ति हाँसु पिएँ उसैको त भर छैन भइगो अब नगरौँ भो भरोसाको कुराकानी भाइगो अब नगरौँ भो भरोसाको कुराकानी जसलाई मन मुटु दिएँ उसैको त भर छैन जो सम्झेर वर्षौँ जिएँ उसैको त भर छैन जसको निम्ति आँसु पिएँ उसैको त भर छैन केही पल साथ बस्दा कहाँ प्यार हुन्छ लाटी केही पल साथ बस्दा कहाँ प्यार हुन्छ लाटी जसको साथ वर्षौँ थिएँ उसैको त भर छैन जो सम्झेर वर्षौँ जिएँ उसैको त भर छैन जसको निम्ति आँसु पिएँ उसैको त भर छैन उसको हर इसारामा साँचो प्यार भन्ठानेर उसको हर इसारामा साँचो प्यार भन्ठानेर दौरा च्याति भोटो सिएँ उसैको त भर छैन जो सम्झेर वर्षौँ जिएँ उसैको त भर छैन जसको निम्ति आँसु पिए उसैको त भर छैन अन्तिम शेर सबै कुरा सही ठाने हिजोको त्यो मिलनमा सबै कुरा सही ठाने हिजोको त्यो मिलनमा आफू भुली ऊ सम्झिएँ उसैको त भर छैन जो सम्झेर वर्षौँ जिएँ उसैको त भर छैन जसको निम्ति आँसु पिएँ उसैको त भर छैन नमस्कार अनि हार्दिक स्वागत टक्राउन चाहन्छु कार्यक्रम गजल गुन्जनको पर्खाइमा रहनुभएका तपाईँ सम्पूर्णलाई सदा जस्तै आज पनि कार्यक्रम गजल गुन्जनको साथमा छु आवाजबाट म युवराज लामी छाने प्रदीप त्यस्तै गरी तर्फबाट मुकेश कार्यक्रमको सुरुवातमा तपाईँहरूका गजलहरू राख्ने क्रममै दीप मिलन रुद्रपुर दुई रूपन्देही हाल दोहा कतारबाट गजल प्रेषण गर्नुभएका साथीको गजल राखिसकेको छु आजको श्रृङ्खलामा पनि तपाईँहरूका गजलहरूलाई कार्यक्रममा जोड्ने नै छु आउनुहोस् त्यतिन्जेलको लागि यो साङ्गीतिक आवाज जसले जाति माया तिमलाई मैले पनि दिन्थे होला उसले जति माया तिमीलाई मैले पनि दिन्थे होला संसारका सारा खुसी संसारका सारा खुसी तिम्रै लागि किन्थे होला संसारका सारा खुशी तिम्रै लागि किन्नु आखिर दूरी टाढा भयो मैले देखो फुल पनि तिमीलाई तिखो काँडा भयो यो दिलभित्र बसु भन्थे आखिर दूरी टाढा भयो तिमी मेरे भएको भए कति खुशी खुसी दिन्थे होला खुशी थे होला संसार का सारा खुशी हो संसार का सारा खुशी तिम्रे लगे किन्थे होला संसार का सारा खुशी तिम्रे लागि किन्थे होला जति तिमीलाई उसले माया दिइरहेको छ त्यति माया मैले पनि दिन सक्थेँ होला यस्तै यस्तै आवाज तपाईँहरूमा आज पस्किसकेका छौँ र आजको श्रृङ्खलामा पनि हामीहरूले तपाईँहरूका गजलहरूलाई जोड्नेछौँ यहाँनिर धेरै गजलहरू प्राप्त भएका छन् आज पनि हामीसँग कर्मश समयले साथ दिएसम्म तपाईँहरूका गजलहरूलाई म उठान गर्दै जाँदैछु सँगै रहनुहोला रेडियोको साथमा तपाईँ सम्पूर्ण पनि अनुज गौरवले हामीलाई सुनौलबाट गजल प्रेषण गर्नुभएको छ टुक्रा टुक्रा भयो मन उनलाई नदेखेसी टुक्रा टुक्रा भयो मन उनलाई नदेखेसी साँझ पख कौसीबाट जुनलाई नदेखेसी टुक्रा टुक्रा भयो मन उनलाई नदेखेसी साँझ पख कौसीबाट जुनलाई नदेखेसी चाँदीमा भर अडाएको शौखिन यो मन आम फाल्न पुगेछु सुनलाई नदेखेसी टुक्रा टुक्रा भयो मन उनलाई नदेखेसी साँझ पख कौसीबाट जुनलाई नदेखेसी वैंशको स्वाद चखायो जब मैया तिमीले वैंशको स्वाद चखायो जब मैया तिमीले स्वाद खोजे बिल्नु छोडे नुनलाई नदेखेसी टुक्रा टुक्रा भयो मन उनलाई नदेखेसी साँझ पख कौसीबाट जुनलाई नदेखेसी रूप रङ्ग नदेखाउँदै कर्म मन पर्यो रूप रङ्ग नदेखाउँदै कर्म मन पर्यो अरूप्रति गर्ने तिम्रो गुणलाई नदेखेसी टुक्रा टुक्रा भयो मन उनलाई नदेखेसी साँझ पख कौसीबाट जुनलाई नदेखेसी मनमोहक बाँडी अनि सुमधुर आवाज तिम्रो अन्तिम शेर मनमोहक बाँडी अनि सुमधुर आवाज तिम्रो महत मधोस पायो मधुर धुनलाई नदेखेसी मधोस पायो मधुर धुनलाई देखेसी साँझ पख कौसीबाट जुनलाई देखेसी धन्यवाद दिन्छु अनुज गौरवलाई त्यस्तै गरी अर्को गजल छ हामीसँग विश्व मलम विश्व मल्ल समर्पित हुनुहुन्छ पर्वत देवपुरबाट गजल प्रेषण गर्नुभएको छ म यहाँ राख्छु तपाईँहरू माझ मनभरि पिर पर्छ र तर हुन्छु बार बार आँसु झर्छ र तर हुन्छु मनभरि पिर पर्छ र तर हुन्छु बार बार आँसु झर्छ र तर मुटु त्यसै त्यसै खिइन्छ चुडिन्छ मुटु त्यसै त्यसै खिइन्छ चुडिन्छ घाउमाथि घाउ भर्छ र तरुन्छु सधैँ हार्छु मेहनत नै गरे पनि सधैँ हार्छु मेहनत नै गरे पनि जित धेरै टाढा तर्छ र तरुन्छु मनभरि पिर पर्छ र तरुन्छु बार बार आँसु झर्छ र तरुन्छु कति अमृतका ती बोटहरू रोपे कति अमृत कति बोटहरू रोपे ऐजरू नै मात्र सर्छ र तरुन्छु जति धेरै टाढा तर्छ र तरुन्छु अरूले त के साथ दिन्थे मलाई अरूले त के साथ दिन्थे मलाई मेरै साथ धोका गर्छ र तरुन्छु ऐजरू नै मात्र सर्छ र तरुन्छु पागल जस्तै बनेर भौतारिन्छु हो पागल जस्तै बनेर भौतारिन्छु जिउने रहर मर्छ र त मेरै साथ धोका गर्छ र त अन्तिम शेर मनभरि पिर पर्छ र त बार बार आँसु झर्छ र पागल जस्तै बनेर भौतारिन्छु जिउने रहर मर्छ र त धन्यवाद दिन चाहन्छु विश्वमल मल्ल समर्पितजीलाई यी शेरहरूको लागि निकै आभार व्यक्त गर्न चाहन्छु त्यस्तै गरी हामीसँग अर्को गजल छ पर्वत भण्डारीले लेखी पढाउनु भएको छ सङ्खुवा सभा हाल जापानबाट प्रेषण गर्नुभएको छ पर्वतजी केही समय अगाडि नेपालमै हुनुहुन्थ्यो जापान पुगिसक्नु भएको रहेछ खुसी लाग्यो पर्वत भण्डारीको गजल तपाईँहरूमा आज पस्किन चाहन्छु अब यसरी राजनीतिमा नेताहरू घुस बनी बनी खान्छन् संसददेखि मन्त्री बनी बनी खान्छन् राजनीतिमा नेताहरू घुस भनी भनी खान्छन् संसददेखि प्रधानमन्त्री बनी बनी खान्छन् देश खोस्टे बनिसक्यो परिवर्तन हुँदैन खै देश खोस्टे बनिसक्यो परिवर्तन हुँदैन खै नेपालीको आँखा छली गनी गनी खान्छन् संसददेखि प्रधानमन्त्री बनी बनी खान्छन् नष्ट नै गर्ने रहेछन् यी घिचन्तेहरूले हो नष्ट नै गर्ने रहेछन् यी घिचन्तेहरूले माटो मुनि राखे पनि खनी खनी खान्छन् अब अब पुग्नु पर्ने अब पुग्नु पर्ने दसौँ वर्ष खाइसके खै कस्ता रहेछन् यी कनी कनी खान्छन् राजनी राजनीतिमा नेताहरूले घुस भनी भनी खान्छन् संसददेखि प्रधानमन्त्री बनी बनी खान्छन् भ्रष्टाचारका कुराहरूलाई लेख्नु भएको थियो धन्यवाद दिन चाहन्छु पर्वतजीलाई गजलले यस्तै किसिमका सामाजिक विकृतिहरूलाई केलाउँदै जाओस् यही कामना गर्न चाहन्छु तपाईँ सम्पूर्णमा आज त्यस्तै गरी हामीसँग अर्को गजल रहेको छ पवन घरती मगर बेबसको गजलकार पवन घरती मगर विवशका गजलका शेरहरू तपाईँहरूमा आज राख्न चाहन्छु अब यसरी लाग्दै लाग्दैन तिमी मलाई अछुत जस्तै बरु लाग्छ यो समाज नै झुट जस्तै लाग्दै लाग्दैन तिमी मलाई अछुत जस्तै बरु लाग्छ यो समाज नै झुट जस्तै मैले प्यारको चिनो परदेशमै हराएँ मैले प्यारको चिनो परदेशमै हराएँ अब के देखाउँ खै प्रियालाई सबुत जस्तै ज्योतिषीले चिना हेरी आयु बताउँदा ज्योतिषीले चिना हेरी आयु बताउँदा मलाई लाग्यो ऊ साँच्चै नै यमदूत जस्तै लाग्दै लाग्दैन तिमी मलाई अछुत जस्तै बरु लाग्छ यो समाज नै झुट जस्तै मैले देशको लागि यो शिर चढाउनु छ मैले देशको लागि यो शिर चढाउनु छ बनेर देशभक्त एक सपुत जस्तै मलाई लाग्यो ऊ साँच्चै नै यमदूत जस्तै मास्टर प्लान लगाई पवनले गजल कोरेछ मास्टर प्लान लगाई पवनले गजल कोरेछ चल्छ चल्दैन हेर्नु छ अब लुट जस्तै लाग्दैन लाग्दै लाग्दैन तिमी मलाई अछुत जस्तै बरु लाग्छ यो समाज नै झुट जस्तै तिमी मलाई अछुत जस्तो लाग्दै लाग्दैन बरु यो समाज नै जुट जस्तो लाग्छ भन्नुभएको थियो धन्यवाद दिन चाहन्छु पवन घरती मगर विवासलाई सुन्दै गर्नुहोला कार्यक्रम म गजल गुन्जन र यो साङ्गीतिक आवाज तपाईँको लागि काट्छस् भनी सोध्छन् आज भोलि सँग जीवन काट्छस् भनी सोध्छन् आज भोलि जुन देखिए तिमी माबाट टाढा टाढा हुन्छौ जुन जुन दिनदेखि तिमी माबाट टाढा टाढा पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजल गुन्जनमा छौँ हामी तपाईँहरू माझ आजको श्रृङ्खलामा फोन लिएका छैनौँ हामीले धेरैजना साथीहरूले एसएमएस गर्नुभएको छ फोन किन नलागेको भनेर आजको श्रृङ्खलामा फोन लिएका छैनौँ आगामी श्रृङ्खलाहरूमा हामी फोनहरूलाई पनि जोड्दै जानेछौँ अवश्य पनि आजको श्रृङ्खलामा तपाईँहरूका गजलहरूलाई जोडिरहेको छु अनि केही साङ्गीतिक गजलहरूलाई पनि यहाँनिर उठान गरिरहेका छौँ हामीहरूले आउनुहोस् अबको क्रममा पुनः तपाईँहरूले नै माया गरी भएका गजलहरूलाई यहाँनिर राख्न चाहन्छु हामीलाई गजल प्राप्त भएको छ बालकृष्ण भट्टराई स्याङ्जापिडी खोला स्यालबासका मित्र हुनुहुन्छ कसैलाई नि सपनीमा सताउन हुन्न कसैलाई नि सपनीमा सताउन हुन्न झुक्काएर मायाजालमा फसाउन हुन्न कसैलाई नि सपनीमा सताउन हुन्न झुक्काएर मायाजालमा फसाउन हुन्न तिम्रो मनको सारा इच्छा पुरा गर्छु मैले तिम्रो मनका सारा इच्छा पुरा गर्छु मैले भित्र कस्ने बेला शर्माउनु हुन्न जसले साँचो पिरतीलाई चिनेको नै छैन हो जसले साँचो पिरतीलाई चिनेको नै छैन गुलाबको फुल बोकी उतै धाउन हुन्न भोक प्यास निद्रा हुन्न भन्छन् पिरतीमा अरे भोक प्यास निद्रा हुन्न भन्छन् पिरतीमा कोमल मुटु भए माया लगाउन हुन्न उसको पनि मेरो झैँ चोट होला छातीभित्र अरे उसको पनि मेरो झैँ चोट होला छातीभित्र कसैको नि वियोगमा मुस्कुराउन हुन्न कसैलाई नि सपनीमा सताउन हुन्न झुक्काएर माया जालमा फसाउन हुन्न धन्यवाद दिन चाहन्छु लेख्नुभएको छ विशेष गरी खैरेनीमा रहनुहुने बहिनीलाई सम्झिन चाहन्छु भन्नुभएको छ नाम उल्लेख गर्नुभएको छैन मित्रले धन्यवाद दिन चाहन्छु मिठो गजलको लागि त्यस्तै गरी हामीसँग छ अर्को गजल पल्ली मगर साङ्जाकै मित्र हुनुहुन्छ लिहुक डाँडा हाल युएईबाट गजल प्रेषण गर्नुभएको छ म तपाईँको गजललाई हानेर जोड्छु पल्ली मगर्जी घायल यो मन विद्रोहमा उत्रिएको छ नाना थरी नारा लगाई मचिएको छ घायल यो मन विद्रोहमा उत्रिएको छ नाना थरी नारा लगाई मचिएको छ निष्ठुरीले उपहारमा पठाएको फुलभित्र निष्ठुरीले उपहारमा पठाएको फुलभित्र तिखा धारिला काँडाहरू भेटिएको छ फुल भनेर पठायो तर भित्र काँडा रहेछ देउरालीमा भेट्ने निम्तो दिएर मलाई देउरालीमा भेट्ने निम्तो दिएर मलाई बाटाभरि काँडा बिछाइ राखिएको छ पहिलो भेटमा जाले रुमाल चिनो दिएको थिएँ पहिलो भेटमा जाले रुमाल चिनो दिएको थिएँ त्यही रुमाल मेरै घर छेउ फ्याँकिएको छ मलाई एउटा त्यस्तो पत्र लेखी पठाकी छिन् मलाई एउटा त्यस्तो पत्र लेखी पठाकी छिन् कि त रुपियाँ कि त प्राण मागिएको छ घायल यो मन विद्रोहमा उत्रिएको छ नाना थरी नारा लगाई मचिएको छ आहा धन्यवाद दिन चाहन्छु मित्रलाई गजलका शेरहरूको लागि त्यस्तै गरी हामीसँग अर्को गजल रहेको छ यहाँनिर घनश्यामजी हुनुहुन्छ एकल यात्री नुवाकोट नेपाल हालदोह कतारबाट गजल प्रेषण गर्नुभएको छ तपाईँहरूमा आज पस्किन चाहन्छु अलिकति श्राबी गजल लाग्यो यो बट्टीका कुराहरू छन् भट्टी पसेर शराब पिन्छ मजाले अभाव नै भए पनि जिन्छ मजाले भट्टी पसेर शराब पिन्छ मजाले अभाव नै भए पनि जिन्छ मजाले सुख पर्दा खुसी साथ रमाइन्छ कतै सुख पर्दा खुसी साथ रमाइन्छ कतै दुःखमा पीडाले मन सिन्छ मजाले अनमोल मायाहरू बर्सात गरिन्छ अनमोल मायाहरू बर्सात गरिन्छ थोरै लिइन्छ र धेरै दिइन्छ मजाले पाउ चाल्न कठिन त सहज छ कतै पाउ चाल्न कठिन त सहज छ कतै खुसी सार्दै दुःख पीडा लिइन्छ मजाले मरिलानु केही छैन यस दुनियाँमा अरे लानु केही छैन यस दुनियाँमा किया लाग्छ एक दिन खिन्छ मजाले भट्टी पसेर शराब पिइन्छ मजाले अभाव नै भए पनि जिइन्छ मजाले त्यस्तै गरी अर्को गजल छ हामीसँग रूपन्देहीका मित्रले गजल प्रेषण गर्नुभएको छ साल झन्डी एक रूपन्देहीबाट अविरल सागर सौगात हुनुहुन्छ निकै माया गर्ने मान्छे अविरल सागर सौगात बेला बेलामा गजल प्रेषण गरिरहनुहुन्छ अबको क्रममा राख्न चाहन्छु अविरल सागर सौगातका यी शेरहरू अति भयो अत्याचार गरिबहरूमाथि छैन समान व्यवहार गरिबहरूमाथि अति भयो अत्याचार गरिबहरूमाथि छैन समान व्यवहार गरिबहरूमाथि त केही बोलिस भने मारिदिन्छु भन्दै त केही बोलिस भने मारिदिन्छु भन्दै गरिन्छ सधैँ खबरदार गरिबहरूमाथि यति थिचो मिचो देखेर पनि न्याय दिन यति थिचो मिचो देखेर पनि न्याय दिन किन सक्दैन सरकार गरिबहरूमाथि हे भगवान् यो कस्तो लीला हजुरको ए भगवान् यो कस्तो लीला हजुरको सधैँ पर्छ दुःख अपार गरिबहरूमाथि म अचेल दिनहुँ गजल लेखेर नै बस्छु म अचेल दिनहुँ गजल लेखेर नै बस्छु पढेर नै छैन रोजगार गरिबहरूमाथि अति भयो अत्याचार गरिबहरूमाथि छैन समान व्यवहार गरिबहरूमाथि धन्यवाद दिन चाहन्छु अविरल सागर सौगातलाई निकै हृदय स्पर्शी गजलको लागि अति भयो अत्याचार गरिबहरूमाथि छैन समान व्यवहार गरिबहरूमाथि यो मतलाई निकै उत्कृष्ट लाग्यो धन्यवाद दिन चाहन्छु त्यस्तै गरी अर्को गजल छ हामीसँग राज आरू सापकोटा हुनुहुन्छ मगवानपुर गढी नेपालबाट गजल प्रेषण गर्नुभएको छ राख्छु तपाईँहरूको माझ अबको क्रममा मौसमले नै आज मलाई मदहोस बनायो भिज्या तिम्रो तस्बिरले मलाई बेहोस बनायो मौसमले नै आज मलाई मदहोस बनायो भिज्या तिम्रो तस्बिरले नै बेहोस बनायो पक्कै तिमी प्रति झुकाव बढ्दैछ यता पक्कै तिमी प्रति झुकाव बढ्दैछ यता नत्र तिम्रो तारिफको किन मलाई उद्घोष बनायो तिमीसँग एकपल पनि नछुट्टी बस्न मन छ हो मलाई पनि तिमीसँग एक पल नछुट्टी बस्न मन छ समाजको लक्ष्मण रेखाले मलाई वनवास बनायो अङ्गालोमा बेरिएर मेरै साथमा निधाउँदै थियौ अङ्गालोमा बेरिएर मेरै साथमा निधाउँदै थियौ तकिया रहेछ उड्दा साथ फेरि मलाई उदास बनायो पर्खाइको आँसुमा तिमीले भगवान् पुकार्दा दिनौ पर्खाइको आँसुमा तिमीले भगवान पुकार्दा दिनौ व्यवस्थाले मुटु छोडी आज मलाई परवास बनायो तकिया रहेछ उर्दा साथ फेरि मलाई उदास बनायो समाजको लक्ष्मण रेखाले मलाई वनवास बनायो आहा धन्यवाद दिन चाहन्छु मित्रलाई गजलका शेरहरूको लागि त्यस्तै गरी हामीलाई लेख्नु भएको छ यहाँनिर गजल प्रेमी प्रजित कुमारले थुम्पखरा स्याङ्जाकै मित्र अर्को राख्छु गजल तपाईँहरूमा साह्रै मिठो बात हजुरको सुन्दै बित्यो रात हजुरको साह्रै मिठो बात हजुरको सुन्दै बित्यो रात हजुरको सार्थक हुने थियो जीवन पाएदेखि साथ हजुरको वाह साथ पाएँ भन्ने छैन मैले सानो ठुलो जात हजुरको अजम्बरी फुल्छ हाम्रो माया हो अजम्बरी फुल्छ हाम्रो माया नभइदिए घात हजुरको जाने भए लान्छु म त आजै तिमी तयार छौ भने म आजै लान तयार छु जाने भए लान्छु म त आजै समातेर हात हजुरको साह्रै मिठो बात हजुरको सुन्दै बित्यो रात हजुरको धन्यवाद दिन चाहन्छु प्रजितजीलाई यी सेयरहरूको लागि तपाईँहरूका गजलहरू छन् हामीसँग धेरैभन्दा धेरै साथीहरूको गजल छ म समयले साथ दिएसम्म सम्पूर्ण साथीहरूको गजललाई यहाँ समेट्ने प्रयास गरिरहेको छु धेरैजना साथीहरूको गजल छ आज पनि हामीसँग साथीहरूले यहाँ म्यासेज गर्नु भइरहेको छ किन फोन नलिनु भएको भनेर आज हामी फोन लिइरहेका छैनौँ तपाईँहरूको मात्र तपाईँहरूका गजलहरूलाई राखिरहेका छौँ यहाँनिर हामीसँग अर्को गजल छ युगिन साहित्य समाज रूपन्देहीका जुजारू गजलकार विष्णु विवश पोखरेल देवदह छ विशालनगरका मित्रको गजल छ गजलबाटै विष्णुजीले केही प्रश्नहरू राख्नुभएको छ तपाईँहरू माझ सम्भव छ कि छैन म्यासेज गरेर पठाउनु होला हामीलाई तपाईँहरूले फेसबुकमा आफ्नै मृत्युमा रुन सम्भव छ तपाईँहरूको लागि प्रश्न छ यहाँनिर गजलमै आफ्नै मृत्युमा रुन सम्भव छ मरेपछि जिउन सम्भव छ बुढा बाको प्रश्न विज्ञानलाई बुढा बाको प्रश्न विज्ञानलाई फेरि बालक हुन सम्भव छ आफ्नै मृत्युमा रुन सम्भव छ मरेपछि जिउन सम्भव छ तिमी असम्भव केही छैन भन्छौ हो तिमी असम्भव केही छैन भन्छौ उफ्रेर सुरेश हुन सम्भव छ तिमी असम्भव केही छैन भन्छौ उफ्रेर सुरेश हुन सम्भव छ अन्तिम शेर रहेको छ पाँच वर्ष पुगेको बच्चालाई पाँच वर्ष पुगेको बच्चालाई गर्भमा राख्न पुनः सम्भव छ आफ्नै मृत्युमा रुन सम्भव छ मरेपछि जिउन सम्भव छ निकै गम्भीर प्रश्नहरू थिए गजलबाट तपाईँहरूले सम्भव छ कि छैन भनेर आफ्नो उत्तर तयार गरिसक्नु भएको छ होला जहाँसम्म आफ्नै मृत्युमा रुन सम्भव छ छैन मरेपछि जिउन सम्भव छ त्यो पनि छैन अनि बिचमा आएको थियो बुढाबाको प्रश्न विज्ञानलाई फेरि बालक हुन सम्भव छ छैन बालक वृद्ध हुन सम्भव छ तर बुढा बुढाबाका बाजे चाहिँ पुनः बालक हुन सम्भव छैन यस्तै यस्तै निकै उत्कृष्ट गजल लाग्यो धन्यवाद दिन चाहन्छु विष्णु विवासजीलाई त्यस्तै गरी हामीसँग अर्को गजल छ मानन्द अभागी हुनुहुन्छ काठमाडौँबाट गजल प्रेषण गर्नुभएको छ सानै उमेरदेखि गीत गाउँदै आयो पुग्यो रे प्रशंसा अब गाउँदै आयो लड्दैछ त्यो मृत्युसँग बिचरा गायककार गायन त्यो क्षेत्रमा आज पछुदाउँदै आयो दामै नभएपछि नाम भएर के गरोस् दामै नभएपछि नाम भएर के गरोस् धुन र अलापमा जिन्दगी गुमाउँदै आयो कतिलाई पिलाए कतिलाई रुलाए आफ्नै गीतले आफैमा बिरानो बनाउँदै आयो औषधि नपाई मरेपछि मलामीको ताती लाग्दछ मात्र दुई थुङ्गा फुल फगत चढाउँदै आयो सानै उमेरदेखि गीत गाउँदै आयो पुग्यो रे प्रशंसा अब अगाउँदै आयो धन्यवाद दिन चाहन्छु मानन्द्र वागीजीलाई गजलका सेयरहरूको लागि धेरैजना साथीहरूको गजल छ हामीसँग यहाँनिर निरज सापकोटाको गजल छ हामीसँग यार छ अरे उसको अर्कै प्यार छ अरे उसको मैले सोचे भन्दा छुट्टै संसार छ अरे उसको उनी बाहुन म चाहिँ सानो जात अरे मेरो जात नमिल्ने परिवार छ अरे उसको म जस्तो कति आए कति गयो होला सुन्छु कुनै खासको इन्तजार छ अरे उसको वर्षौँदेखि लाको माया चट्टै छोडी आज मलाई छोड्दा सपना साकार छ अरे उसको नरिसाउ निरज कोही पाएकी छु भन्छे नरिसाउ निरज कोही पाएकी छु भन्छे आफूसँग कुल मिल्ने घरबार छ अरे उसको यार छ अरे उसको अर्कै प्यार छ अरे उसको मैले सोचे भन्दा छुट्टै संसार छ अरे उसको <laughs> मायामा भात विद्रोह भएको कुराहरूलाई बिचमा आएका कुराहरूलाई लेखेर पठाउनु भएको थियो धन्यवाद दिन चाहन्छु निरज सापकोटाजीलाई र लाग्छ आजको कार्यक्रमको लगभग लगभग अन्तिम गजल तपाईँहरू माझ राख्नुपर्ने हुन्छ हामीलाई लेखी पठाउनु भएको छ शिव खतिवडाले आफ्नो ठेगाना लेख्नु भएको छैन म ठेगाना नलेखे पनि शिवजीको गजललाई वाचन गरेर सुनाउँछु एक्लै पनि रात दिन लजाएरै बिताउँछु हर क्षण तिम्रो रूप सजाएरै बिताउँछु एक्लै पनि रात दिन लजाएर बिताउँछु हर्षण तिम्रो रूप सजाएरै बिताउँछु कोइलीले कुहु कुहु बोल्दा तिमीले गाय झैँ लाग्छ कोइलीले कुहु कुहु बोल्दा तिमीले गाय झैँ लाग्छ हर दिन सारङ्गी यो बजाएरै बिताउँछु आँखाभरि नाचिदिन्छौ एकान्तमा हुन्छु जब आँखाभरि नाचिदिन्छौ एकान्तमा हुन्छु जब हर घडी माया जाल दजाएरै बिताउँछु तिमी रोज अर्कै बाटो मेरो रोकतोक छैन ओहो तिमी रोज अर्कै बाटो मेरो रोकतोक छैन माया जति माया जति तिमीतिरै फैलाएरै बिताउँछु तिमी फुल्नु तलाउमा कलमको तिमी फुल्नु तलाउमा कमलको पुष्प बनी पलास भई पहरामा गजाएरै बिताउँछु एक्लै पनि रात दिन लजाएरै बिताउँछु हर क्षण तिम्रो रूप सजाएरै बिताउँछु तिमी छैनौ आज तर तिम्रो साथ नभए पनि हर क्षण तिम्रो यादमा हातमा तिमीलाई नै सम्झेर यो सारा जिन्दगी बिताउन सक्छु मैले तिमी सक्छौ अथवा चाहन्छौ भने अर्कै बाटो मोड्न सक्छौ तर म जिन्दगीभरि सक्दिनँ केवल तिम्रो साथमा तिम्रो सम्झनामा तिम्रो यादमा रहनेछु यस्तै यस्तै कुराहरू लेख्नुभएको थियो धन्यवाद दिन चाहन्छु शिव खतिवडाजीलाई अब भने हामी तपाईँहरूमाझ विदा हुनुपर्ने बेला भइसकेको छ कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु गजल प्रेषण गरेर साथ दिने हुनु तपाईँ सम्पूर्णलाई हृदयबाट आभार व्यक्त गर्न चाहन्छु र ज जसले कार्यक्रम नसुनेरै भए पनि फोन ट्राई गर्नुभयो कार्यक्रम सुन्ने साथीहरूले त अवश्य पनि फोन ट्राई गर्नु भएन होला कार्यक्रम नसुनेर टाढाका मित्रहरूले फोन गर्न प्रयास गर्नुभयो उहाँहरूलाई पनि अर्को श्रृङ्खलामा हामी तपाईँहरूको आवाजलाई समेट्छौँ भन्ने जानकारी व्यक्त गर्न चाहन्छु र अब भने प्राविधिक कक्षबाट मिठो साथ दिने कुशल मित्र मुकेशलाई हृदयबाट आभार व्यक्त गर्दै आवाजबाट म युवराजलाई हामी छने प्रदीप पनि ओजेल लिन चाहन्छु हस्त नमस्कार शुभरात्रि शुभ सपनी सङ्घारमा कोही कोही थियो कोही थियो मुटु भित्र कोही थियो निधारमा कोही रहेछ घरभित्र कोही थियो लागेको थिए मेरो अघि कोही घुस्यो मर्न लाम लागेको थिए मेरो अघि कोही घुस्यो कोही घुस्यो बुझे मैले म भन्दा नि बुझे मैले म भन्दा नि घरमा कोही रहेछ घरभित्र लाग्यो मलाई छाया आफ्नै साथ साथ देख्दा आज लाग्यो मलाई देख्दा आज लाग्यो मलाई मेरो पनि आफ्नो भन्ने मेरो पनि आफ्नो भन्ने संसारमा कोही रहेछ घरभित्र